banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Thank you. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट विपक्षमा रहेका दलहरूलाई निर्वाचन प्रक्रियामा ल्याउन सहयोग गर्न मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा राष्ट्रपति यादव समक्ष आग्रह विपक्ष नेकपा माओवादी सहितका साना तेत्तीस दलद्वारा सरकार विरुद्ध सशक्त आन्दोलनको घोषणा मङ्सिरसम्ममा चुनाव हुने कंग्रेस वरिष्ठ नेता देउवाको भनाई कार्तिक मसान्तसम्म संविधानसभा निर्वाचन गर्ने मिति घोषणा गर्नुपर्ने ए माओवादी नेता फोनको सुझाव चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली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 अब समाचार विस्तारमा विपक्षमा रहेका दलहरूलाई निर्वाचन प्रक्रियामा ल्याउन सहयोग गर्न मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डाक्टर रामप्रण यादवलाई आग्रह गर्नुभएको छ आज बिहान शीतलिवासमा भएको एक घण्टा लामो भेटमा रेग्मीले असन्तुष्टहरूलाई निर्वाचनमा ल्याउन राष्ट्रपतिले भूमिका खेल्नुपर्ने बताउनुभयो संविधान सभाको चुनावबारे राष्ट्रपति र रेग्मीबीच छलफल भएको रेग्मीका प्रेस सल्लाहकार बेमल गौतमले जानकारी दिनुभयो गौतमका अनुसार अध्यक्ष रेग्मीले सरकारले हालसम्म चुनावका लागि गरेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए चुनावको विपक्षमा रहेका दलहरूलाई यो प्रक्रियामा सहभागी गराउन सरकार र स्वयं मन्त्री परिषदका अध्यक्षले गरेको प्रयासबारे जानकारी दिनुभयो गौतमले भन्नुभयो सरकारको पहललाई राष्ट्रपतिज्यूले सन्तोषजनक रहेको बताउनुभयो रेग्मीले विरोधमा रहेका दलहरूसँग वार्ता गर्न गृह गृहमन्त्रीको नेतृत्वमा गठित समिति तथा आफूले गरेको पहलबारे जानकारी गराउनु भएको थियो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले मङ्सिरसम्ममा चुनाव हुने बताउनु भएको छ प्रेस युनियन सिन्धुलीले आज सिन्धुली माडीमा गरेको पत्रकार सम्मेलनमा देउवाले एमाले र माओवादीले केही गर्न नसकेको भन्दै अबको चुनावमा कंग्रेसले बहुमत ल्याउने बताउनुभयो एमालेसँग अहिले पनि सहकारी भइरहेको र चुनावमा पनि सहकारी हुन सक्ने उहाँको धारणा थियो एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नले त असारमा चुनाव नभए मङ्सिरमा पनि नहुने बताउन थाल्नु भएको छ त भन्ने पत्रकारहरूको प्रश्नमा नेता देउवाले प्रश्न कुरा फेरिरहने नेता भएकाले उहाँको कुरा सुनिरहन आवश्यक नरहेको बताउनुभयो पार्टीमा गोट उपगोट नभएको बताउँदै नेता देउवाले कंग्रेस लोकतन्त्र र संहितामा कटिबद्ध रहेको बताउनुभयो देउवाले सबै पार्टी चुनावको पक्षमा रहेको र बाहिर रहेका पार्टीहरूसँग कुरा गरेर चुनावमा लैजाने र स्थायी संविधान बनाउने बताउनुभयो देउवा नेपाली कंग्रेस सिन्धुलीको क्षेत्र नम्बर तीनको क्षेत्रीय भेला तथा आमसभामा सहभागी हुन सिन्धुली पुग्नु भएको थियो मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गक्षधाले राष्ट्रपति डाक्टर रामरण यादव संविधान अनुसार नै चलेको बताउनु भएको छ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिबाट को को प्रयास भएको भनेकै भोलिपल्ट त्यही मन्त्री परिषदमा उप प्रधानमन्त्री रहेका गक्षधारले यसको खण्डन गर्नुभएको हो राष्ट्रपतिले आफ्नो मर्यादा र सरकारको निर्णय विरुद्ध कुनै पनि गतिविधि नगरेको भन्दै गक्षधारले भट्टराईको भनाईमा सत्यता नरहेको पनि बताउनु भएको छ मधेसी पत्रकार समाज पर्साले आज वीरगंजमा गरेको पत्रकार सम्मेलनमा कक्षधारले मंगसिरमा जुनसुकै हालतमा पनि संविधानसभाको चुनाव हुने दावी गर्नुभयो एकीकृत माओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा राष्ट्रपतिले चार पटक प्रयास गरेको आरोप लगाउनु भएको थियो सरकारको विपक्षमा रहेका नेकपा माओवादी सहितका साना तेत्तिस दलले सरकार विरूद्ध सशक्त आन्दोलन गर्ने भएका छन् दलहरूको आज बसेको संयुक्त बैठकले सरकारले बोलाएको वार्तामा सहभागिताको औचित्य नभएको भन्दै आन्दोलनको विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत भोलि निर्वाचन आएका प्रमुख निलकण्ठ प्रेतीसँग भेटेर फोटो सहितको मतदाता नावली संकलनलाई तत्कालको लागि स्थगन आग्रहसहित ज्ञापन पत्र दिने बैठकमा सहभागी आदिवासी आदिवासी जनजाति मधेसी मुस्लिम दलित गणतान्त्रिक मोर्चा अध्यक्ष किशोर विश्वासले जानकारी दिनुभयो आयोगले वैशाख आठ गतेबाट नामावली संकलन गर्ने तयारी गरेको छ यस्तै वैशाख चौध गते सरकारले ल्याउन लागेको बाधा अड्काउ फुकाउ एन र निर्देशिकाका विषयमा काठमाडौँमा नागरिक समाज र बुद्धिजीवीहरूसँग परामर्श लिन गोष्ठीको आयोजना गरिने भएको छ बैठकले वैशाख सोह्र गते विराटनगरमा रहेको भारत सरकारको क्याम्प कार्यालय हटाउनु हटाउनुपर्ने मागसहित मोर्चाद्वारा भारतीय दूतावास ज्ञापन पत्र बुझाउने भएको छ यसै गरी रेग्मी सरकारको खारेजी अध्यादेशको विरोधमा मैसीदेखि महाकालीबाट दुई टोलीले मार्च पास गर्ने निर्णय भएको छ सरकारलाई खबरदारी गरे पनि आफ्नो माग सम्बोधन गर्न कुनै अग्रसरता नदेखाएको कारण आन्दोलनमा जानुको विकल्प पनि नरहेको विश्वासले बताउनुभयो एकीकृत माओवादीका नेता वर्षमान पुन अनन्तले वर्तमान सरकारले कारणसहित आगामी असारमा निर्वाचन हुन नसक्ने कुरा जनतामा राखी कार्तिक मसान्तसम्म संविधानसभा निर्वाचन गर्ने मिति घोषणा अविलम्ब गर्नुपर्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले देशको संक्रमणकाल छुट्टै छिट्टै टुङ्ग्याउने एकमात्र आधार निर्वाचन भएकाले त्यसको लागि सबै राजनैतिक दल केन्द्रित हुनुपर्ने औल्याउनुभयो उहाँले नेकपा माओवादीले जनयुद्धको आधारमा जनविद्रोहमा गएमा उसले निर्वाचनमा भाग लिँदैन भन्दै ए माओवादीसँग सहकारी गरेमा सो पार्टीको पन्ध्र जना उच्च नेतालाई निर्वाचित गराइने आश्वासन दिनुभयो उहाँले निर्वाचन क्षेत्र पुननिर्धारण आयोग अविलम्ब गठन गर्न सुझाव पनि दिनुभयो नेपाली कंग्रेसका महामन्त्री प्रकाश मान्छेहरूले आगामी संविधान सभाको निर्वाचनको लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको कर्मचारी सरुवा बढुवा तत्काल खारेज हुनुपर्ने बताउनु भएको छ उहाँले निष्पक्ष निर्वाचनको लागि तत्कालीन सरकारले गरेको राजनैतिक नियुक्तिको खारेजी पहिलो आवश्यकता भएको बताउनु भएको हो नेपाली कंग्रेसको काठमाडौँ वडा नम्बर बत्तीस एक्काइस समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री सिंहले निर्वाचन प्रक्रियालाई प्रभावित गराउने गरी यसअघि भएका निर्णयहरू खारेज गर्न नसके वर्तमान सरकारले पनि निष्पक्ष चुनाव गराउने कुरामा विश्वास गर्न नसकिने बताउनुभयो कार्यक्रममा महामन्त्री सिंहले आगामी निर्वाचनबाट नेपाली कंग्रेसलाई पहिलो शक्तिको रूपमा निर्वाचित गराउन नसकिए देशले अपेक्षित गति लिन नसक्ने दावी गर्नुभएको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साता लामो चीन भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जानुभएका माओवादी अध्यक्ष प्रचण्ड हङकङ हुँदै राति साढे नौ बजे नेपाल फर्किन लाग्नु भएको हो साताव्यापी चीन भ्रमणमा जानुभएका प्रचण्डले त्यहाँ रहँदा राष्ट्रपति श्री जिनपिङ प्रधानमन्त्री ली क्वेक लगायतसँग भेटवार्ता गर्नुभएको थियो राष्ट्रपतिसँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनैतिक अवस्था आगामी संविधान सभाको निर्वाचन लगायतका विषयमा जानकारी गराउनु भएको थियो यस्तै प्रचण्डले नेपालको आर्थिक अवस्था र चिनिया सहयोगको विषयमा पनि कुराकानी गर्नुभएको थियो नेपालमा प्रस्तावित विभिन्न जलविद्युत परियोजनामा चीनको लगानीका विषयमा पनि माओवाध्यक्ष प्रचण्डले चिनिया राष्ट्रपति शी जिनपिङसँग कुरा गर्नुभएको थियो चितवनका दुईवटा कुखुरा फार्ममा फेरि बर्ड फ्लू भेटिएको छ पंक्षी अन्वेषण प्रयोगशाला भरतपुरले वैशाख दुई गते परीक्षणका लागि काठमाडौँ पठाएको नमुनामा बर्ड फ्लू रहेको पुष्टि भएको हो मंगलपुर सातमा रहेको राजेन्द्र हमालको फार्म र भरतपुर नौमा रहेको लक्ष्मी राणाको फार्मबाट पठाइएको नमुनामा बर्ड फ्लू भेटिएको हो चैत्र छब्बीस गते नै कुखुरा मरेको जानकारी पाएपछि फार्म पुगेका पंक्षी अन्वेषण प्रयोगशालाका कर्मचारीलाई राणाले प्रवेशमा रोक लगाएपछि दिनपछि परीक्षण ढिलो भएको हो राणाको फार्ममा झण्डै साठी हजार र हमालको फार्ममा चार हजार लेयर्स कुखुरा छन् गै नौ बजेदेखि नै दुवै खोरको कुखुरा मर्न मार्ने काम भइरहेको जिल्ला पशु सेवा कार्य चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ नेकपा माओवादी अध्यक्ष मोहन वैद्य ट्रस बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने ए नेकपा माओवादीका नेता हरिबोल गजरेलको चेतावनीप्रति तपाईँको विचार के छ ए पत्ताउन नसकिने चेतावनी बी पार्टीबाट छुटिएको पीडा रसी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 साथ साथमा फोटो पॉइंट फोल digital colour lab and digital flex print Ratnanagar एक सौ राचौक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा छयालिस जनाको मृत्यु भएको छ भने चार सय भन्दा बढी मानिस घाइते भएका छन् स्थानीय समयअनुसार बिहान आठ बजेर दुई मिनट मा भूकम्प जाँदा सिचुवानको याआन सहर अन्तर्गत लोसान गाउँ केन्द्रबिन्दु बनाएर छ रेक्टर स्केलको भूकम्प गएको थियो आयानबाट एक सय चालिस किलोमिटर टाढा रहेको सेचुवानको राजधानी चेङदुल लगायत स्थानका बासिन्दाले करिब बीस सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेको बीबीसीले जनाएको छ भूकम्पमा परेकाहरूको उद्धारको लागि करिब दुई हजार सैनिक उद्धारकर्मी तथा प्रहरी खटिएका छन् चीनको सेन्चुवानमा सन् दुई हजार आठमा आठ रेक्टर स्केलको भूकम्प जाँदा करिब नब्बे हजार जनाको मृत्यु भएको थियो अमेरिकाको बोस्टन विस्फोटमा संलग्न एक संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ अर्को एकजना भने प्रहरीसँगको भिडन्तमा मारिएका छन् गत सोमबार ओस्टन म्याराथन जारी रहेको बेला संदिग्ध अपराधीको बम आक्रमणमा तीन सर्वसाधारणको मृत्यु भएको थियो भने एक भन्दा बढी व्यक्ति घाइते भएका थिए प्रहरी सिसी क्यामेराले खिचेको दृश्यलाई आधार मानेर बोस्टन आक्रमणको अनुसन्धान शुरू गरेको थियो अनुसन्धानको क्रममा घटनामा छब्बिस वर्षका तामिरलेन र उन्नाइस वर्षका जोखर दाजुभाइ संलग्न भएको आशंकामा प्रहरीले कारवाही सुरु गरेको थियो अब खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् अपरान्ह सभा चार बजेपछि इडन गार्डन कोलकातामा हुने खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुनेछ समान पाँच पाँच खेल खेलेका चेन्नई छ अङ्कको साथ चौथो स्थानमा छ भने चार अङ्क जोडीको कोलकाता सातौं स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बेङ्गलोर भिड्नेछन् अहिलेसम्म पाँच खेल खेलेको राजस्थान पाँचमा जित र एकमा हारसहित आठ अङ्कको साथ दोस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलेको बेङ्गलोर सम्मान अङ्कको साथ रन रेटको आधारमा तेस्रो स्थानमा छ यसैबीच सनराइजर्स हैदराबाद प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विपक्षमा रहेका दलहरूलाई निर्वाचन प्रक्रियामा ल्याउन सहयोग गर्न मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा राष्ट्रपति यादव समक्ष आग्रह विपक्ष नेकपा माओवादी सहितका साना तेत्तिस दलद्वारा सरकार विरूद्ध सशक्त आन्दोलनको घोषणा मङ्सिरसम्ममा चुनाव हुने कंग्रेस वरिष्ठ नेता देउवाको भनाई कार्तिक वसान्तसम्म संविधानसभा निर्वाचन गर्ने मिति घोषणा गर्नुपर्ने ए माओवादी नेता पुनको सुझाव चीनको सिन्चुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा छयालिस जनाको मृत्यु र आइपिएल क्रिकेटमा आज कोलकाता र चेन्नई तथा राजस्थान र बेङ्गलोर भिड्दै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार निम्स चितवनद्वारा प्रायोजित साइन्स ब्रिज कोर्स तथा स्टाफ नर्स क्विज कन्टेस्टमा यहाँलाई हार्दिक स्वागत छ